भारी भो भारी भो बहिनी नेपालमा एउटै जुनियो कहिले महास्नी हो बहिनी नेपालमा कहिले रुनी हो वारीमा जाउँ कि म पारी जाउँ बिचैमा पिर हो रे सम्पिरी हो रे सम्पिरी जिन्दगीको मोटरा ठेली ठेली चल्दछ जिन्दगीको मोटरा केले लाउँ मत मुलुक बसो कि म मुगला नै पसो कि मलाई भनिदिने को छ र को छ र बरै उकाले लागु कि ओराली छरु आतै बुझिदिनु दिन रात चल्दो छ तर जो बन गल्दो छ दिन रात चल्दो छ तर जो बन गल्दो छ कहिले घर जम गर्ने खै परै पैसा ढल्दो छ कहिले ढिक्की जस्तो भो कहिले जातो जस्तो भो जो बन ठाउँको ठाउँ सुर धुनैमा बजाउँदै मनको मुरली ती